नेताहरूलाई पनि उपचार खर्च दिएको विगतका रेकर्डहरू छन् यो हेर्दा त एउटा उपक्षेत्रीय अस्पतालको वार्षिक बजेट भन्दा धेरै खर्च एकजना नेताले उपचारको लागि पाएको छ अहिले बहस चलिरहेको छ नेताहरूको सेवा सुविधा के का आधारमा तोकिन्छ यो कति व्यवहारिक छ राज्य कोषबाट सेवा सुविधा कसले पाउने के का आधारमा पाउने र कति पाउने आज हामी यो विषयलाई अलिकति छिचल्नेको कोसिस गर्दैछौं तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ सोह्र साठी शून्य एक तिन चार पाँच सात हाम्रो पैसा नलाग्ने तपाईँको पैसा नलाग्ने टेलिफोन नम्बर हो हामीलाई मोबाइल प्रकरण श्रोताहरूले एसएमएस गर्नु सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइपर स्पेस दिएर आफ्नो कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् त्यसै गरी हामीलाई तपाईँले फेसबुक र ट्विटरमा भेट्न सक्नुहुन्छ कार्यक्रम त्यहाँ पनि सुन्न सक्नुहुन्छ हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ अर्थविद रामेश्वर खनाल खनालजी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ नमस्कार नेपाल चौधरीका सम्पूर्ण श्रोतालाई मेरो नमस्कार अब यो अलिकति कति चिचल्न सकिन्छ हाम्रो समयले कति दिन्छ आज हामीले कुराकानी गर्न खोजेको यो सरकार र सरकारी कुनै पनि ओहदामा बस्ने व्यक्तिका लागि दिइने सेवा र सुविधा हाम्रो कति व्यावहारिक छ भनेर छलफल गर्दैछौँ सबभन्दा पहिला तपाईँले यो विषयलाई अलिक बढी बुझ्नु भएको छ सिद्धान्त त सरकारको सेवा सुविधामा बसेका मान्छेप्रति सरकारको आर्थिक जिम्मेवारीको सैद्धान्तिक प्रयास के हो अब यसलाई मैले चारवटा खण्डमा त मलाई स्पष्ट पार्ने प्रयास गर्छु एउटा त राज्यको निकाय अथवा सरकारका निकाय राज्यको निकाय भन्नाले व्यवस्थापिका कार्यकारी र न्यायपालिका राज्यको निकायमा रहेका उच्च पदस्थ पदाधिकारीहरू को सेवा सुविधाको सन्दर्भमा एउटा कानूनी व्यवस्था छ त्यो अन्तर्गत चाहिँ कुनै पनि किसिमको सुविधा अथवा औषधोपचार खर्च यो बेहोर्ने गरिन्छ दोस्रो राज्यको निकायमा कुनै बेला रहेका खास गरी <clears throat> राजनीतिक नेतृत्वका व्यक्तिहरू र त्यो निकायबाट बाहिरिसकेपछि एउटा उच्च स्तरको नेता भएको हैसियतले पाउने गरेको त्यो कानुन बमोजिम हो कि कानुन बमोजिम होइन भन्ने कुरा <clears throat> तेस्रो नेपाल सरकारको कर्मचारीको रूपमा काम कार्यरत कर्मचारीको रूपमा कार्यरतको लागि चाहिँ निजामती सेवा होइन प्रहरी होइन सैनिक होइन यो विद्यमान छ त्यसले सुविधा सम्बन्धी के व्यवस्था गरिरहेको छ तेस्रो र चौथो सामान्य नागरिक तर पहुँचवाला यो चारवटालाई विभिन्न तरिकाबाट कानून बमोजिम सुविधा त पक्कै पनि जान्छ त्यो अधिकारले पाएको जस्तो कुरा हो कानूनै तर्जुमा भइसकेपछि कानूनमा उल्लेख नभएको अवस्थामा पनि विभिन्न किसिमको कहिलेकाहीँ दबाव होला कतै कहिलेकाहीँ आग्रह होला कहिलेकाहीँ सहानुभूति होला त्यो तिनटै कुराबाट चाहिँ मन्त्री परिषदले तजविजी निर्णय गरेर दिने गरेका छ अब यो सन्दर्भमा कुरा गर्दाखेरि राज्यको निकायहरूको प्रमुखको रूपमा रहेका व्यक्तिहरूलाई अरू मुलुकमा पनि बिरामी पर्दाखेरि सबै किसिमको उपचार गर्ने प्रबन्ध चाहिँ हुन्छ त्यो उपचार गर्ने प्रबन्ध देशभित्रै हुन्छ कि देश बाहिर हुन्छ भन्ने कुरा चाहिँ अब एक किसिमले बहसको विषय हुनसक्छ कतिपय मुलुकका राजनेताहरू आफ्नो जिम्मेवारीमा रहँदाखेरि पदमा रहँदाखेरि विदेशमा गएर उपचार गराउन आफै पनि मन पराउँदैनन् मेरो देशभित्र मेरो लागि नै उपचारको लागि राम्रो प्रबन्ध हुन सक्यो भने आम नागरिकले पनि त उपचारको सुविधा त पाउँछ नि यदि देशभित्रै सबै किसिमको उच्च स्तरको उपचार मेरो लागि यहाँ हुन सक्यो भने मेरो लागि त बाह्रै मास तिन सय पैँसठी दिन उपचार हुने होइन बाँकी रहेको समयमा त्यस्तो किसिमको जटिल रोगको लागि विदेशमा गएर खर्च गरेर उपचार गर्नुभन्दा स्वदेशमै नागरिकले पनि उपचार गर्ने सुविधा पाउँछन् भनेर उच्च स्तरको नेतृत्वबाट नै स्वदेशभित्र नै औषधि उपचारको प्रबन्ध अस्पताल निर्माण गर्ने प्रबन्ध गर्नको निमित्त सम्बन्धित निकायका मान्छेहरूलाई घचघचाउने त्यस्तो किसिमको चिकित्सक तयार गर्ने आधुनिक उपकरणहरू चाहिँ देशमा लिएर आउने या देशभित्रै उत्पादन गर्नको निमित्त सहयोग गर्ने यो कुराहरू देखिया छ अब हामी कहाँ कस्तो भयो भने बिरामी भइसकेपछि स्वदेशभित्र छैन भने ठिकै छ विदेशै गइहाल्ने भइसक भन्ने प्रवृत्ति देखिएको कारणले आम नागरिकमा अलिकति नेताहरू मात्रै गए पदमा हुँदा मात्रै गयो वो गर्यो भन्ने देखिया छ तर उच्च स्तरको पदाधिकारीको निमित्त सम्मान्य राष्ट्रपतिज्यू सम्मान्य प्रधानमन्त्रीज्यू मन्त्रीज्यूहरू सचिवहरूको लागि अहिलेको कानूनले पनि सबै किसिमको उपचारको निमित्त पदमा रहन्जेल खर्च नेपाल सरकारले गर्ने भन्ने प्रबन्ध छ यो अनौठो प्रबन्ध होइन यो सबैतिर भएको जस्तो प्रबन्ध हो अब तपाईँले जुन चारवटा वर्गमा विभाजन गरेर भन्नुभयो मलाई अलिकति छोइहालेको सामान्य नागरिकमा पहुँचवाला भनेर भन्नुभयो नि त्यो भने के हो यो सामान्य नागरिक नागरिकको पहुँचवाला भन्नाले जसले नेतालाई दबाव दिन सक्छ कोही नागरिक त कस्ता हुन्छ भने नेताभन्दा पनि माथि यो भूमिगत शक्ति भने जस्तो दबाव दिन सक्ने हुन्छन् अनि त्यो नेता मन्त्री हुँदाखेरि अथवा कुनै पदमा हुँदाखेरि तिनीहरूले भनेको आग्रहलाई अथवा तिनीहरूले अराएको कुरालाई नै भन्न सक्दैनन् सामान्य नागरिकले पनि सत्य उदाहरण छ दिन हुँदैन यो कुनै पनि हालतमा सहमति दिन सकिँदैन प्रक्रिया के छ भने त्यस्तो सामान्य नागरिकलाई सबैलाई सर्वसुलभ पहुँच हुने गरी विपन्न नागरिकलाई हुने गरी जिल्ला स्तरबाट प्रमाणित भएर प्रमुख जिल्ला अधिकारीले पनि प्रमाणित गरेर यो विपन्न नागरिक हो यसको लागि कडा रोग लागेको छ त्यो कडा रोग उपचार गर्नको निमित्त निशुल्क प्रबन्ध नेपालमा अहिले छैन केही रोगमा निशुल्क प्रबन्ध छ जस्तै पचहत्तर वर्षभन्दा माथिको व्यक्तिलाई कुनै क्यान्सर लाग्यो भने अथवा मुटुको रोग लाग्यो भने त्यसको निमित्त नेपाल सरकारले निशुल्क प्रबन्ध गरिदिया छ यदि सरकारको गक्ष हुँदो त सबैलाई गर्दाखेरि मुनासिब हुन्थ्यो खास गरी किडनीको समस्याको सन्दर्भमा हृदयरोगको सन्दर्भमा र अर्बुद रोगको सन्दर्भमा र त्यसबाहेक अरू कडा रोगको सन्दर्भमा जसको लागि ठूलो खर्च लाग्छ र नेपालभित्रै कहिलेकाहीँ प्रबन्ध नहुन पनि सक्ला त्यस्तो अवस्थामा तर पहुँच सबैलाई हुनु पर्यो खास गरी विभिन्न वर्गलाई हुनु पर्यो त्यो प्रबन्ध त्यो गरिएको तर त्यो अन्तर्गत के भने पहुँचवालाहरू काठमाडौँमै आउने स्वास्थ्य मन्त्रालयमा निवेदन दिने अनि त्यसपछि आवश्यकता अनुसार रकम लिएर गएर कतिपयले त रकम लिएर गएर उपचार नगराएर अब त्यो त्यसै पनि मरिहाल्ने हो बरु यो सञ्चय गरेर अरू कुनै काम गरौँ भनेको पनि बडा हृदय विधारक छ हामीलाई सुन्दाखेरि पनि यस्तरी अब करदाताले तिरेको पैसा लिएर गएर बरु उपचारै गराएको भयो भने एक त त्यो दिन नहुने पैसा किनभने एउटा व्यक्तिलाई छत्तिस लाख पैँतिस लाख तिस लाख दिनु भनेको गुनासी भएन सबैलाई विपन्न वर्गकालाई बिस हजारसम्मको उपचार त्यही भएर एकचोटि प्रबन्ध के गरिएको थियो भने विपन्न नागरिक छ र अस्पतालमा निशुल्क जुन सेवा दिइन्छ अहिले जिल्ला स्तरको अस्पतालमा केही सेवाहरू निशुल्क छन् स्वास्थ्य केन्द्रमा पनि केही सेवा निशुल्क छ निशुल्क भन्दा बियोनको अब खास गरी सर्जरी गर्नु पर्यो चिरफार गर्नु पर्यो अथवा जटिल उपचार गर्नु पर्यो भने शुल्क लाग्छ भर्ना हुँदा पनि शुल्क लाग्छ विभिन्न नागरिकलाई त्यस्तो शुल्क सिधै अस्पताललाई भुक्तानी दिने भन्ने कार्यविधि पनि बनाइएको छ तर अब त्यो पहुँचवालाले त्यो कार्यविधितिर गयो भने त त्यो पैसा त पाइएन अस्पतालमा पैसा बिलको पैसा बुझाएर त हातमा त पैसा परेन नि हातमा पैसा पार्नको लागि पनि त्यो एउटा वर्ग त्यस्तो छ अहिले पनि छ सरकार कमजोर हुँदाखेरि जहिले पनि त्यो चाहिँ त्यस्तो रहन्छ र मन्त्रीज्यूहरूले पनि त्यो गोजीबाट सिर्काटो निकाल्ने अनि त्यसको नाम दिने यो नाम पार्नै पर्यो भन्ने यो हरेक पटक मन्त्री परिषदमा खास गरी मुख्य सचिवले यो झेलिरहनु पर्ने अर्थ मन्त्रालयका सचिवहरूले पनि यो दिनै मिल्दैन भनेर असहमति दिने असहमति दिएपछि मन्त्री परिषदले पास गर्यो भने त्यसलाई फेरि निकासा अब किन मन्त्री परिषदले गरेको निर्णय त मान्य हुन्छ दिनुपर्ने बाध्यतामा प्रत्येक अर्थ सचिव छन् म म कहिलेकाहीँ तपाईँ त्यो जिम्मेवारीमा धेरै बस्नुभएको हुनाले म कहिलेकाहीँ म माझगार आयोगको मान्छेसँग कुरा गर्छु यहाँ हननका धेरै कुराहरू भएको छ अब हामीले कालो सूची नै निकाल्नुपर्ने भएको छ भनेर कुरा गर्नुहुन्छ सबैतिर अहिले तपाईँले भनेका विषय धेरै ठुलो पैँतिस चालिस लाखसम्म एउटा व्यक्ति सर्वसाधारण व्यक्तिले चाहिँ दबावको भरमा लग्यो भने त्यो किन बाहिर आउँदैन त यो त्यो नाम समेतै आउँछ अर्थ मन्त्रालयले मलाई स्मरण छ पाँच वर्ष अगाडिदेखि प्रत्येक निकासाको विवरण चाहिँ वेबसाइटमा राख्ने गरिएको छ अहिले हालसाल मैले चेक चाहिँ गरेको छैन त्यो निरन्तर रहन्छ र त्यसपछि गएर त्यस्तो थपना निकासा दिएको विवरण रकमान्तरको विवरण चाहिँ सार्वजनिक लेखा समितिले बेला बेलामा माग्ने भए हुनाले त्यो त्यहाँ पनि जान्छ यो हामीले पढेनौँ त्यही भएर थाहा पाएनौँ भन्ने एउटा कुरा होला तर यो सार्वजनिक नहुने अथवा लुक्ने कुरा चाहिँ हुँदै हुँदैन भनेपछि त्यो सार्वजनिक अर्थ मन्त्रालयले चाहिँ गर्यो तर हाम्रो जस्तो संचार माध्यमले जनतासम्म पुर्याउनु पर्ने जिम्मेवारी बोकेकाहरूले कहिलेकाहीँ भेटेनन् देखेनन् त्यहाँतिर चासो दिए अनि त्यो चर्चामा आएको छ आर्थिक सहायता वितरण भयो यो औषध खर्च धेरै वितरण भयो यति करोड वितरण भयो फलाना प्रधानमन्त्रीको पालामा एकसठी करोड भयो फलानाकोमा पैँसठी करोड भयो यो त विगतमा आएकै हो नि प्रधानमन्त्री वाइज तुलना गरेर पनि अब अब मैले नाम नलिउँ प्रत्येक राजनीतिक दलका प्रधानमन्त्री अलग अलग हुनुभयो यो गएको छ वर्षमा सबै दलका सबै ठुला दलका व्यक्तिहरू प्रधानमन्त्री हुनुभयो अहिले प्रत्येक दलमा दुईजनाभन्दा बढी नै प्रधानमन्त्री हुनुहुन्छ पूर्व प्रधानमन्त्री नेपालमा बालवाला के अरे जीवित प्रधानमन्त्री नै आठजनाभन्दा बढी हुनुहुन्छ भनेर अस्ति आङसाङ सचिले नै भन्नुभयो उहाँलाई आश्चर्य पनि लागेको छ कुरो के भने सबैको पालोमा भएको छ अब यो हामीले कस्तो भयो भने लोकतन्त्र आइसकेपछि पनि लोकतन्त्रमा अनुशासन कायम गर्नुपर्छ लोकतन्त्रमा कसैलाई अनर्गल पक्ष पोषण गर्नु हुँदैन भन्ने सोच चाहिँ विकसित हुन सकेन हामी पञ्चायती सोचबाटै किन पञ्चायतमा सम्पर्क सम्बन्धको आधारमा चाहिँ हुन्थ्यो त्यो सोचबाटै हाम्रो राजनीति निर्देशित भएको कारणले पनि सिद्धान्त आधुनिक सिद्धान्त लोकतन्त्रको जस्तो देखिने तर व्यवहारमा चाहिँ आचरण पुरानै पद्धतिबाट सिकिएको जस्तो भएको कारणले पनि त्यो संस्कार भएको एउटा नेताले अब म यो गर्दिनँ भनेर ब्रेक गर्ने हिम्मत गरेर आउने हो भने त्यो चाहिँ तोडिन सक्छ त्यस्तो नेता तोड्छु भनेर आउने अब हिम्मत गरेर आए पनि के भने फलानाको पालामा भएको थियो ल यो पार्टीको प्रधानमन्त्री हुन त भएको थियो त्यस्तो क्रान्तिकारी कुरा गर्ने पार्टीको प्रधानमन्त्री हुँदाखेरि त भएको कुरा तपाईँहरू आउँदाखेरि नगर्ने भनेर फेरि दबाब दिने त्यही पुग्छन् अर्कोले गर्यो भने चाहिँ भइहाल्छ नि भन्ने संस्कार पढ्यो अनि बढ्यो अब मैले यहाँनिर म नामै लिन्छु है जस्तै अब नेकपा एमालेको सुरधर पाण्डे हुनुहुन्थ्यो उहाँ यस्तो कुरो गर्नै हुँदैन दिन म म पार्टीको सेवा गर्नलाई बस्या होइन म त राज्यको राष्ट्रको सेवालाई गर्न बस्या हो पार्टीको कार्यकर्तालाई सेवा गर्न बस्या हो पड्किनुहुन्थ्यो कार्यालयमा अब त्यति उहाँ उहाँको पालोमा केही रोकियो धेरै धेरै समय रोकियो होइन कार्यकालको अब करिब करिब सोह्र सत्र महिनाको अवधिमा केही कार्यकाल रोकियो पछि गएर सरकारै काम चलाउ भयो त्यसपछि गएर दबाव यदि परिसकेपछि केही कुरामा अब उहाँ जस्तो मान्छेलाई पनि कम्प्रोमाइज गर्नु पर्यो अब त्यस्तो चाहिँ स्थिति समाजले गर्दाखेरि आउँदो रहेछ मैले म उपचारभन्दा अलिकति बाहिर निस्किन्छु यो सेवा सुविधाको कुरा गर्दाखेरि म कतै पढ्दै थिएँ यो समाचार बसमा पनि आयो हामीले लगभग आजभन्दा दुई वर्ष जति अगाडि पूर्व प्रधानमन्त्री उच्च स्तरका चाहिँ पदमा बसेका केही व्यक्तिहरूलाई प्रधानमन्त्री राष्ट्रपति उपराष्ट्रपति प्रधान न्यायाधीश लगायतका केही व्यक्तिहरूलाई चाहिँ आजीवन सेवा सुविधा दिने भन्ने सरकारले एउटा निर्णय गर्यो जसलाई सर्वोच्चले चाहिँ तत्कालै कार्यान्वयन नगर्नु भनेर चाहिँ रोकेको थियो त्यतिखेर मलाई अब मलाई ट्याक्कै थियो त्यतिखेर डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो तपाईँ बाबुराम भट्टराई प्रधानमन्त्री कार्यालयमा केही समय अर्थ सल्लाहकारको रूपमा पनि बस्नु पनि होइन यो यो विषय तपाईँलाई याद छ एकदम याद छ त्यो मेरो पुरै असहमतिको विषय थियो अब यस्तो अब सरकारको क्षमता छ सरकारको क्षमता भन्दा पनि पहिला त राज्यकै क्षमता हुनु पऱ्यो राज्य भनेको हामी सबै हो राज्यमा चाहिँ हामीले जनतालाई अलगै त्यसपछि राज्य भनेको अलगै भनेर सोचेर चाहिँ हुँदैन जनता मिलेरै राज्य पनि हो राज्यको क्षमता छ राज्यको क्षमता पनि सरकारसँग पनि त्यो क्षमता चाहिँ निश्चित हुन्छ तपाईँको करको माध्यमबाट राजस्वको माध्यमबाट निश्चित हुन्छ भने कस्तो सुविधा दिने के दिने भन्ने कुरा त जनप्रतिनिधिले तय गर्ने कुरा हो खास गरी व्यवस्थापिका संस्थासँग त्यो अधिकार हुन्छ केनियामा एकचोटि के भयो भने जनप्रतिनिधि स्वयंले नै आफ्नो तलब चाहिँ दशौं गुणा बढाउने गरी निर्णय गरे र त्यो उनीहरूले निर्णय गरेको तलबको दर अमेरिकाको सेनेटले र कंग्रेसले पाउने भन्दा पनि बढी थियो अब व्यवस्थापिका संसद नै अलिकति त्यो आफ्नो लागि मात्रै कुरा गर्न थाल्यो भने त त्यस्तो त अब किसिमको एनआरगी नै जस्तो भयो होइन त्यहाँनिर अब यदि क्षमता छ भने कसलाई कति दिने भन्ने कुरामा चाहिँ जस के भन्दा चाहिँ देशमा विपन्नता विद्यमान हुँदाहुँदै चौबिस पच्चिस प्रतिशत जनताले दैनिक चाहिँ साँझ बिहान हातमुख के अरे मुख गर्नको लागि चाहिँ दुःख पाइरहेको बेलामा यस्तो सुविधा दिने कि नदिने भन्ने कुरा चाहिँ एउटा विवेकको कुरा हो त्यो विवेक प्रयोग नगरेर होइन उच्च स्तरको लागि दिनुपर्छ अथवा त्यसमा पनि तपाईँको पदमा नभएको नेतालाई दिनुपर्छ भनेर यदि निर्णय गरियो पदमा नभएको पदाधिकारीलाई पूर्व पदाधिकारीलाई सेवानिवृत्त पदाधिकारी निर्णय गरियो भने त्यो चाहिँ देश अनुकूल समय अनुकूल नागरिकको हित अनुकूल हुँदैन कि भन्ने मात्रै हो अब यो विषय जस्तो त्यहीँ तपाईँको चाहिँ टोटल खर्चै हेर्ने हो भने करोडौँ करोड पचास साठी करोड त तपाईँको एकजना एकजना व्यक्तिका लागि चाहिँ उसले आजीवनसम्म लाग्ने खर्चको हिसाबले हेर्ने हो भने तिन चार वर्षमा त एकजना मान्छेको लागि चार पाँच करोड खर्च हुने लेभलको जुन प्रस्ताव भयो के तिन चार वर्षमै पुँजीगत खर्च समेत जोड्ने भने त किनभने गाडी भनिएको थियो त्यो बेलामा सवारी साधन र सवारी चालक त्यसपछि इन्धन पूर्व प्रधानमन्त्रीहरूलाई थियो त्यसै गरी पूर्व प्रधानमन्त्री जस्तै अरूलाई पनि पूर्व गृहमन्त्री सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरू सबैलाई दिने कुरा चाहिँ त्यो बेलामा भएको थियो अब त्यो त्यो अब कस्तो भन्दाखेरि चाहिँ अरू देशमा पनि राष्ट्रपतिहरू पूर्व प्रधानमन्त्रीलाई आजीवन कुरो के भन्दाखेरि चाहिँ एउटा उच्च स्तरको पदमा पुगिसके र अवकाश प्राप्त गरिसकेपछि समाजमा नराम्रो देखिने कुनै क्रियाकलाप गर्न नपरोस् जीविकाको निमित्त त्यसो हुँदाखेरि त्यो पद पनि एक किसिमले बदनाम भएर जान सक्छ पहिला प्रधानमन्त्री थियो अहिले चाहिँ पूर्व भइसकेपछि यस्तो गर्यो भनेर चाहिँ बदनाम हुनसक्छ भनेर सरकारले त्यसलाई आजीवन चाहिँ एउटा उपयुक्त जीवन निर्वाह गर्नको निमित्त केही कुराहरू प्रबन्ध गरिदिने आवासको प्रबन्ध सवारी साधनको प्रबन्ध सुरक्षाको प्रबन्ध गरिदिने त्यो उच्च स्तरको नेताहरूलाई बाहिरतिर पनि छ भारतमा राष्ट्रपतिलाई राष्ट्रपतिलाई पनि छ अमेरिका राष्ट्रपतिलाई पनि छ अझ उहाँले त आफ्नो कार्यक्रमै सञ्चालन गर्नुको निम्ति पनि केही पैसा पाउनुहुन्छ कसैले पुस्तकालय खडा गर्नुहुन्छ कसैले केही स्मारक खडा गर्नुहुन्छ कसैको नाममा म्युजियम तर यो सबैको लागि चाहिँ गर्ने होइन पूर्व सचिवहरूलाई पनि गरिदिने पूर्व सहसचिवलाई पनि गरिदिने गर्न थाल्यो भने त्यो चाहिँ सरकारको क्षमताभन्दा बाहिरको कुरा पनि हो क्षमतै भए पनि अहिले देशको सन्दर्भमा कुरा गर्दाखेरि विपन्नता यत्रो रहेको सन्दर्भमा विकासको आवश्यकता रहेको सन्दर्भमा त्यो मुनासिब हो कि होइन भन्ने कुरा हामीले हेर्नुपर्ने कुरा हो मसँग गीता थापाजी नुवाकोटबाट आफ्नो केही कुरा राख्नु पर्दै हुनुहुन्छ गीताजी नमस्कार नमस्कार नमस्कार मेरो भनाइ चाहिँ के हो भनेदेखि अहिलेको अब हाम्रो देश नेपालमा कतिपय मान्छेहरू काल खान नपाएर एकदम पीडित भएका व्यक्तित्वहरू पनि हुनुहुन्छ तर उनीहरूले जिताएर पठाएको देश बनाउनको लागि हामीलाई पनि केही रात मिल्छ भनेर पठाएको स्तरमा पठाएको नेताहरूलाई भनेदेखि उनीहरूलाई महिनामा लाखौँ खर्च हुन्छ उनीहरूको हल्का केही भयो भनेदेखि हल्का टाबुझे पनि अमेरिका जापान अब सिभियर सम्पन्न देश हस्पिटलहरूमा जान्छन् तर ती हाम्रो नेपालका जनताहरूले अब त्यो नेता बनाएर पठाएकोलाई त्यस्तो सेवा सुविधा तर त्यो जनताहरूलाई चाहिँ कुनै पनि एउटा गाउँदेखि सहरसम्म घसेर जाँदाखेरि उनीहरूलाई पाँच रुपियाँ पनि डिस्काउन्ट मिल्दैन दुई सय पचासको आवश्यकतालाई पाँच सय रुपियाँ लिएको सरकारी हस्पिटलमा मैले पनि भोगेको छु भनेदेखि अन्त तपाईँहरूले त त्यो देश बनाउनलाई अघि अग्रसर हुनुभएको होइन कि देशको ढुकुटी रितलाई आफू चाहिँ बन्नको लागि अगाडि बढेको हो कि जस्तो लाग्छ मेरो भनाइ चाहिँ अस्ति नै पनि समाचार आएर जस्तो त्यहाँ छ रुपियाँ पर्ने औषधि चाहिँ बयालिस रुपियाँमा चाहिँ सरकारले चाहिँ किन्यो खरिदको लागि चाहिँ प्रस्ताव चाहिँ पास भयो भनेर कसरी हुन्छ यस्तो तपाईँहरू जस्तो चाहिँ तपाईँ र तपाईँहरूले नै सिकाएका बनाएका त्यस्ता राम्रा राम्रा मान्छेहरू चाहिँ अर्थ मन्त्रालयभित्र होलान् त्यसपछि राष्ट्रिय योजना आयोगभित्र होलान् त्यस्ता चाहिँ क्षमतावान मान्छेहरू चाहिँ त्यहाँ हेर्नको लागि पनि बसेका होला नि अब यो ज्यादै दुःख लाग्दो कुरा हो खास गरी पहिला म गीता थापाजीको प्रश्नलाई के कुरा गर्छु तपाईँले भनेको कुरा एकदम सत्य हो मेरो अर्थ मन्त्रालयमा हुँदाखेरि र त्योभन्दा अगाडि महालेखनेन्द्र कार्यालयमा हुँदाखेरि पनि यसैको विरुद्धमा आवाज उठिरहन्थ्यो मैले कलम चलाइरहन्थेँ र हामीले यस्ता कुरामा सहमति दिइरहन्थ्यौँ अब खास गरी बालबाला मन्त्री अथवा प्रधानमन्त्रीको निमित्त त कानुन बमोजिम नै उपचारको निमित्त प्रबन्ध छ तर मेरो धारणा व्यक्तिगत धारणा त्यो बेलामा सांगठनिक धारणा पनि के हो भने यस्तो उपचारको प्रबन्ध स्वदेशमै गरौं ताकि गतिलो अस्पताल बन्यो भने त्यसले नागरिकलाई पनि नेपालभित्रै उपचार गराउनको निम्ति पहुँच हुन्छ नागरिक मध्ये पनि सक्षम छन् दिल्ली जानुपर्ने अथवा ब्याङ्कक जानुपर्ने या सिङ्गापुर जानुपर्ने त्यो राम्रो कुरा होइन हाम्रो देशभित्र नै त्यस्तो संयन्त्र खड़ा गर्नुपर्छ र गर्न पर्यो भनेर स्वास्थ्य मन्त्रालयलाई भनेको अर्थ मन्त्रालय स्वयंले गर्ने पनि होइन दोस्रो चाहिँ ग्रामीण क्षेत्रमा औषधि सामान्यतया पर्ने मूल्यभन्दा पनि बढ़ी मूल्यमा चाहिँ बिक्री हुने अब त्यही चौबिसवटा औषधि त स्वास्थ्य केन्द्रबाट निशुल्क वितरण गर्ने भनिया छ तर त्यो पनि कतिपय ठाउँमा चाहिँ त्यसको दुरूपयोग भयो निशुल्क भनिएको औषधि पनि शुल्क लिएर बिक्री गरियो भने शिकायत विगतमा आएको त्यसै कारणले पनि अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गतका केही कर्मचारीहरू त्यही कुराले कार्यवाही हुनुहुन्छ अर्थ मन्त्रालयले पटक पटक यो पद्धतिमा सुधार गर्न पर्यो भनेर यसमा कसरी सुधार गर्दा बेस हुन्छ भने एकताका स्वास्थ्य साझा स्वास्थ्यबाट मात्रै किन् किन्ने प्रबन्ध गरियो साझा स्वास्थ्य भनेको स्वाभाविक रूपमा किसिमले बढ़ी मुनाफा नगर्ने सहकारी संस्था भएको हुनाले त्यसबाट त लिँदाखेरि चाहिँ हुँदैन कि भनेको त्यहाँ पनि साझा स्वास्थ्य भनेको एउटा मध्यस्थकर्ता बन्ने खासमा आपूर्ति गर्ने काम चाहिँ निजी क्षेत्र कसैले गरिदिएर त्यहाँ झन् बिचौलिया जस्तो खडा भएर झन बढी मूल्य पर्न गयो त्यो मोडालिटी त्यागियो त्यसपछि जिल्ला स्तरमै किन्न दियो भने त्यहाँ पारदर्शी हुन्छ कि कमसेकम जनताले त्यहाँ थाहा पाउँछन् प्रश्न गर्छन् भनेको त्यहाँ झन् एउटा जिल्लामा चाहिँ सिटामोल एक रुपियाँ चक्की कुनै अर्को जिल्लामा बत्तीस रुपियाँ चक्की त्यो जिल्ला जिल्लामा विरोध हो झन् अर्को समस्या अब यसलाई केन्द्रीकृत गर्नु पर्यो केन्द्रले टेन्डर गर्ने अनि जिल्लाले डेलिभरी गर्ने त्यसमा पनि फेरि केन्द्रले टेन्डर गर्ने बेलामा बढी गरिदियो जबसम्म सरकारी कर्मचारीमा यो करदाताले तिरेको पैसा विपन्न वर्गको हितको निमित्त मैले प्रयोग गरेका छु म ट्रस्टी हुँ म सेवक हुँ म शासक होइन भन्ने मानसिकता विकास हुँदैन तबसम्म यो समस्या समाधान हुँदो रहेछ यो ज्यादै दुःख लाग्ने कुरा हो अब गर्नुपर्ने के भने हामीले त्यस्ता कर्मचारीहरूलाई दण्डित गर्नुपर्ने तर त्यस्तै कर्मचारी त मैले देखिहाल्नु भएको छ यो राजनीतिक अस्थिरताको कारणले अब मन्त्रीजीहरू परिवर्तन हुँदाखेरि कसैले त्यस्तै कर्मचारीलाई काखा च्याप दिने गतिलो गर्न थालेको बेला सरुवा गरिदिइहाल्ने सरुवा व्यापक छ स्वास्थ्य मन्त्रालयमा एउटा निकायमा एकै वर्षमा पाँचजना सरुवा भएको भनेर हामीले अर्थ एउटा मध्यावधि मूल्याङ्कन गर्दाखेरि लेखेकै छौं एउटा निकायमा एकजना कर्मचारी एकजना प्रमुख लगातार एक वर्ष पनि बस्न नपाउने कानूनले दुई वर्षभन्दा अगाडि सरुवा गर्न पाइँदैन भनेको छ एकै वर्षमा पाँच पाँच पटक परिवर्तन गरेपछि त्यहाँ के स्थिरता हुन्छ कसरी त्यो निकायले काम गर्न सक्छ भन्ने प्रश्न त भित्रैबाट नै उठेको हो हामीसँग रूपन्देहीबाट धनबहादुर नेपाली हुनुहुन्छ धनबहादुरजी नमस्ते हजुर नमस्कार हजुर धनबहादुरजी हजुर अतिथिजीलाई नमस्कार हजुर नमस्कार धनबहादुरजी हजुर मेरो मनमा यो खर्कीको कुरा एउटा सार सोध्नु मन लाग्यो हजुर यो कस्तो नेवाली हो मन्त्री तथा पहुँचवालालाई विदेश उपचार गर्न करोडौँ खर्च गर्न पाइने अनि आम जनतालाई एउटा सिटामल पनि नपाइने र हेर्नुहोस् ज्यान जाने गरी जाने यो शब्द दंश भन्ने सर्पको एक एउटा दबाईसम्म नपाइने यो कस्तो नेवावाली हाम्रो यो नेपालको यो प्रश्न थियो कि आम जनताले पनि सुन्दानु अरू हामीले पनि सुन्दैन कि धनबहादुर नेपाली रूपन्देहीबाट म आउँछु म आउँछु तेह्रथुमबाट सञ्जय लिम्बुजी हुनुहुन्छ सञ्जयजी नमस्कार नमस्कार हजुर सञ्जयजी भन्नुहोस् मेरो प्रश्न चाहिँ यस प्रकार छ भन्नु न एउटा सर्वसाधारण नागरिक बिमारी हुँदा सिकामेल खाने उपाय समेत हुँदैन भने नेता सभासद मन्त्री सामान्य बिमारी हुँदा समेत उपचारको लागि विदेश पठाइन्छ राज्य साधारण नागरिकको लागि उत्तरदायी भएको मानिँदैन नि उहाँ सञ्जय लिम्बु तेह्रथुमबाट हुनुहुन्थ्यो उहाँले पनि त्यही प्रश्न गर्नुभयो काभ्रे पलाञ्चोकबाट राज तिमिल सिन्हाजी हुनुहुन्छ राजजी नमस्कार नमस्कार हजुर भन्नुहोस् नमस्कार अब हुन्छ नि हजुर अब सर्वसाक्रिय ठुल्ठुला सभासदहरू नेताहरूलाई अलिकति केही भयो भने पनि विदेश लैजाने उद्देश्य छ होइन हजुर हजुर अब हाम्रो सर्वसाधारणहरूलाई केही भयो भने अब नेपालमा पनि उपचार नहुने कोही बेला समस्या त्यस्तो ज्यानै जाने समस्या हुन्छ के भयो यसको चाहिँ कसरी उयो गर्न सकिन्छ भन्न चाहन्छु कि राज सिन्हा म नौलपुरासीबाट लिइहाल्छु तीर्थराज भट्टराई हुनुहुन्छ तीर्थराजी नमस्ते हजुर तीर्थराजी भन्नुहोस् हजुर नमस्कार नमस्कार हजुर मेरो प्रश्न के छ भन्दाखेरि यो वर्तमान समयका विशिष्ट पदाधिकारी जुन छन् हजुर सरकारी कर्मचारीहरू भनेर प्रधानमन्त्री लगायतका विशिष्टहरूलाई भने मैले उनीहरूलाई सेवा सुविधा दिनु राम्रै लाग्यो तर जुन पूर्व प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीशहरू छन् तिनीहरूको हकमा चाहिँ अवस्था हेरेर चाहिँ आर्थिक हकमा सेवा सुविधा दिँदा कस्तो होला भन्ने मेरो प्रश्न तेतराज भट्टराई नवलपरासीबाट हजुर म यो चारवटै धनबहादुरजी सञ्जय लिम्बूजी राज तिमल सिन्हाजीको प्रश्न करिब करिब एउटै छ म के भन्न चाहन्छु भने अब वास्तवमा आम नेपालीलाई सुलभ स्वास्थ्यको पहुँच हुनुपर्छ त्यो त्यो चाहिँ धारणा हो तर त्यही धारणामा नेपाल सरकारको नीति केन्द्रित छ पूर्व पूर्व पदाधिकारी अथवा चाहिँ सेवानिवृत्त पदाधिकारी जुनसुकै तहको भए पनि त्यो ज्यादै उच्च स्तरको नेता होस् अथवा ज्यादै उच्च स्तरको चाहिँ कर्मचारी होस् जुनसुकैलाई भए पनि अहिले कुनै पनि कानूनले उपचार खर्च अथवा अरू सुविधा दिने प्रबन्ध गरेको छैन योभन्दा अगाडि मन्त्री परिषदले गरेको निर्णय भनेको पनि त कुनै कानूनलाई टेकेर गरेको होइन मन्त्री परिषदको तजविजी अधिकारको आधारमा गरिएको तर बालबालाको हकमा मैले भनिहालेँ मन्त्री त्यसपछि गएर सभासद सर्वोच्च अदालतका न्यायाधीश महान्याधिवक्ता का लागि चाहिँ अलग अलग कानून छन् सभासदका लागि अलग कानून छ त्यो कानूनले गरेको प्रबन्धको हदसम्मको निमित्त चाहिँ प्रश्न गर्न त्यति आवश्यक नहोला तर कतिपय अवस्थामा कानूनले गरेको प्रबन्धभन्दा पनि बढ़ी रकम गएको छ त्यहाँ पनि तजविज प्रयोग भएको छ जस्तै उदाहरणको लागि सर्वोच्च अदालतको बालबाला न्यायाधीश महान्याधिवक्ता त्यसपछि अरू तलबधारी पदाधिकारीहरूको हकमा बाह्र महिनासम्मको तलब बराबरको रकम सेवा अवधिमा देशभित्रै उपचार गर्नको लागि पाइन्छ भनेर भनिया छ तर यदि केही गरी कडा रोग लागेमा र विदेशमा गएर उपचार गर्न गराउनु परेमा मन्त्री परिषदले उचित ठहराएको रकम हो त्यहाँनिर अप्ठ्यारो के पर्यो भने अब कहिले त एक करोड़ पनि पुग्ने कहिले चाहिँ तल पनि हुने त्यसमा कुनै सीमै भएन अलिकति त्यो कानून आफैमा पनि त्रुटि हो कि बरु दिनै पर्ने हो भने सबै दिने भनेर लेखिदियो भने स्पष्ट हुन्थ्यो त्यसले गर्दाखेरि त्यहाँ त्यो प्ले गर्ने रुम भयो अब त्यस कारणले अब चाहिँ के भन्दाखेरि सर्वसाधारणलाई सहज पहुँच गर्नको निमित्त जुन किसिमका रोगहरूले सर्वसाधारण ग्रस्त हुन्छन् खास गरी क्यान्सर मुटु रोग र त्यसपछि किडनी सम्बन्धमा केही प्रबन्ध नेपाल सरकारले गरिएको छ त्यसलाई अझै बढाएर लैजान आवश्यक छ जिल्ला स्तरसम्मको स्वास्थ्य केन्द्रसम्मको धेरै उपचारहरू निशुल्क छ तर निशुल्कको सम्बन्ध पहुँच चाहिँ धेरै जाने नबुझेका विपन्न वर्गका परिवारले त्यहाँ गइसकेपछि निशुल्क पाइन्छ भन्ने पनि थाहा नपाएको कारणले केही शुल्क तिरेको अवस्था छ त्यसलाई हामीले शासन पद्धतिमा परिवर्तन गरेर अगतिलो कर्मचारीलाई हामीले समर्थन गर्ने त्यसलाई राख्न प्रयास गर्ने राजनीतिक दबाव नपर्ने हो भने पनि करेक्सन गर्न सकिन्छ सर्पदंशको सन्दर्भमा भित्रै यसको एन्टिभेनम उपचार गर्न सकिने सम्भावना छ हामीसँग स्रोत छ धेरै पैसा पनि लाग्दैन अहिलेको वन मन्त्री अर्थमन्त्री हुँदाखेरि महेश आचार्यज्यूले त्यो बेलामा सर्पदंशको उपचार निशुल्क गर्नुपर्छ भन्ने उहाँकै पालामा भएको र उहाँ त्यो बेलामा त्यो उपचार गर्नको निमित्त उत्पादन गर्नुपर्ने एन्टिभेनम यही गर्नुपर्छ भन्ने पक्षमा पनि हुनुहुन्थ्यो र अहिले पनि त्यो कुरा उठिरहेछ आगामी आर्थिक वर्षमा सर्पदंश विदेशबाट आयात गरेर गर्नुभन्दा यही उत्पादन गर्नुको निमित्त प्रबन्ध गर्न आवश्यक हुन्छ भन्ने कुरा चाहिँ त्यो सही हो अब मैले जोड्न खोजेको अघि तपाईँले भन्नुभयो नि जस्तो एउटा त अहिले हामी केन्द्रमा बसेका ठूला ओहदामा बसेका महत्वपूर्ण पदमा बसेका व्यक्तिहरूको सेवा सुविधा र खर्चमा स्वास्थ्य उपचारमा अलिक बढी केन्द्रित भएर कुरा गरिरहेछौँ देशमा सरकारले तेइसवटा औषधि निशुल्क भनेर तोक्यो गाउँ त तहसम्म पुर्याउनका लागि व्यवस्था गरेको छ तर त्यही औषधि पनि गाउँ कमिटीमा स्वास्थ्य चौकीमा पुग्ने औषधिमा पनि भ्रष्टाचार हुन्छ भनेपछि हामी गाली चाहिँ माथिल्लो पदमा बसेका मान्छेहरूलाई गर्छौं तर भ्रष्टाचार त गाउँ तहसम्म पनि छिरिसकेछ एउटा कुरा यसमा मैले चाहिँ डाक्टर बाबुराम भट्टराईको भनाइलाई स्मरण गर्न चाहन्छु उहाँले के भन्नुहुन्छ भने मूल सफा भयो भने पानी तलसम्म सफा हुन्छ यदि मन्त्रीले प्रतिबद्ध भएर यसमा म कुनै पनि किसिमको बचाउ चाहिँ गर्दिन म सुन्ने सहनशीलता गर्छु र कसैले जनताको नाममा गएको त्यो औषधिको दुरूपयोग गरेको छ भने म तिमीलाई दण्डित गर्छु भनेर अडान लिएर बस्ने हो भने सचिन्छ सचिएको उदाहरण छन् मन्त्रीले त अडान लिने हो भने मन्त्रीले मात्र होइन कि तलको मान्छे अडान लिएर अडान लिँदाखेरि पनि सचिन्छ भन्ने कुरा त हामीले प्रहरीमा केही उदाहरण देखेका पनि छौँ त्यस कारणले त्यो मन्त्री मन्त्रीमा र सचिवमा त्यो प्रतिबद्धता त्यो अठोट चाहिँ हुनु पर्यो एउटा एउटा मात्रै त्यसमा हामीले सच्याउन सक्यौँ भने पनि जनताले अनुभूति गर्छ कि जनताले अनुभूति गर्ने परिवर्तन पो मन्त्रालयले गर्ने हो अरू कुरामा ठुला भाषण गरेर के गर्नु र अहिलेको स्वास्थ्य मन्त्रीलाई बोलाएर तपाईँले त्यो प्रतिबद्धता यहाँ गराउनुहोस् यहाँ बोलेर मात्रै होइन कि उहाँले गएर कुर्सीमा बसेर पनि त्यो प्रतिबद्धता गर्नु पर्यो यो सर्पदंशकै औषधि उत्पादन गर्नको लागि पनि कसिएर लाग्ने हो भने हामी दुई वर्षमा गर्न सक्छौँ होला प्राविधिक पनि तयार छन् हामीसँग त्यो त्यो उत्पादन गर्न चाहिने कच्चा पदार्थ पनि देशभित्रै छ भनिएको छ तर उहाँले त्यो त कमिटमेन्ट देखाउन सक्नु पर्यो हामीसँग केही अरू श्रोताहरूले केही प्रतिनिधिमूलक कुराहरू जुन सन्दर्भ यहाँ मिल्ने भावनाले हामीले राखिहाल्यौँ फेसबुकमा सफर पोखरेलले भन्नुभएको छ पार्टीका नेताहरू राज्यका दायित्व हुन् कि होइनन् एउटा मान्छे किडनी फेल भएर चार लाख रुपियाँ हातमा नहुँदा मर्छ कोही पार्टीका नेता उपचारको लागि विदेशमा महिनौँ बसेर करोडौँको उपचार गर्छन् त्यो पनि राज्य कोषबाट ती नेतालाई ऋण हो त्यो रकम तिमीले निको भएपछि तिर्नुपर्छ भनेर फिर्ता माग्न मिल्छ कि मिल्दैन यसको जवाब पाउन पाए हुन्थ्यो अब म अन्तिम कुरामा मात्रै जान्छु अब यो ऋण चाहिँ ऋण त हामी सबैले वास्तवमा राज्यबाट हामीले पाउनु पर्ने भन्दा बढी सुविधा पाएछौँ भने हामी सबै ऋणी हौँ राज्यको हामी सबै राज्यको सेवक हौँ अझ उहाँहरूले अझै बढी रकम लिएर जानुभयो उहाँहरू आफैले नै म ऋणी भएँ भनेर भन्नुपर्ने हो केही नेताहरूले भन्नु पनि भएको छ अब राज्यलाई जनतालाई सेवा गरेका छ भने त्यो ऋणको रकम र सेवाको तुलना गर्न चाहिँ नसकिएला सेवाको मूल्याङ्कन गर्नको पनि एउटा विधि चाहिन्छ कसैले एकदम योगदान पनि गरे होला मूलत के हो भने अब यदि आफू पहिलेदेखि नै कुनै रोगले ग्रस्त छ भने त्यो रोगको उपचार गर्नको निमित्त पनि पदमा गएर उपचार गर्न सजिलो हुन्छ भनेर जानु चाहिँ वास्तवमा नियतै खराब हो विगतमा के पनि उदाहरण देखिया छ भने मानिसहरू म यहाँ नाम लिन मुनासिब ठान्दिनँ कि मलाई कडा रोग लागेको छ राजदूत हुन पायो भने त्यहाँ गएर उपचार किन राजदूतको लागि चाहिँ नेपालले कुनै देशमा राजदूत भएर खटाएको छ भने उपचार खर्च पूरै निशुल्क हुन्छ म त्यहाँ गएँ भने मलाई चाहिँ पुरै उपचार खर्च खर्चको निमित्त प्रबन्ध हुनसक्छ म त्यहाँ बसुन्जेल उपचार गराउँछु एउटा देशको प्रतिनिधित्व गर्न बाहिर गएको व्यक्तिले सुरुमा आफूले पद माग्दाखेरि नै त्यो राखेर माग्दाखेरि त्यो चाहिँ वास्तवमा रुन मन लाग्छ त्यो त भित्रबाट पीड़ा भएर आउँछ पेट पोलेर आउँछ होइन तर त्यस्तै व्यक्तिहरू के जानुभएको छ म यहाँ तपाईँ विगतमा भेट्दै जानुभयो भने त्यो आफू रोगले ग्रस्त छु भनिसकेपछि बरु सामान्य नागरिक छ राज्यसँग चाहिँ मैले उपचार गर्न सकिनँ मलाई प्रबन्ध गरिदिनु माग्नु बेस हो पदमा गएर पदबाट चाहिँ उपचारको सुविधा पाइन्छ भनेर गर्ने जुन समाजको समाजको प्रवृत्ति छ र त्यसलाई फेरि समर्थन गर्ने एउटा वर्ग पनि छ त्यो समर्थन वर्ग गर्ने वर्गले पनि गलत काम गरे यो जुन उहाँले स्वास्थ्य ऋणको कुरा उठाउनु भयो नि जस्तो नेपालमा त्यस्तो खालको व्यवस्था गर्न सकिँदैन जसमा चाहिँ राज्यका सबै मान्छेहरूले आफूसँग छैन एउटा मान्छे चाहिँ उपचार नपाएर मर्ने अवस्था जस्तो एकजना डक्टर मर्नुभयो डाक्टर वागले चाहिँ उपचारको लागि पैसा नपाएर बित्नुभयो भनेर समाचारहरू आए यो कि त देशमा सबैजनाका लागि चाहिँ स्वास्थ्य उपचारका लागि चाहिँ सबै कुराको लागि ऋण लिन सकिन्छ कि त्यसको लागि ऋण लिने व्यवस्था गर्न सकिँदैन यो ऋण भन्दा पनि मूलत के भने बिमाको प्रबन्ध हो यसको विवाद चाहिँ विश्वभरि नै चलिरहेको छ अहिले संयुक्त राज्य अमेरिकामा बाराको ल्याएको प्रस्ताव पनि यही बिमा सम्बन्धी कुराहरू त्यहाँ पनि त्यो विरोध समर्थन चाहिँ छ नेपालमा बिमाको स्वास्थ्य बिमा गर्ने र जसले गर्दाखेरि निशुल्क उपचार पाउने रोगहरू बाहेकका अरू कडा रोग लाग्दाखेरि ठूलो रकम घरैबाट निकाल्न गाह्रो हुन्छ सम्पन्न मान्छे भए पनि सम्पत्ति हुन्छ तर तरल सम्पत्ति हुँदैन नगदै निकाल्नु पर्यो नि उपचारलाई त जग्गा भएर त पुगेन त्यस्तो व्यक्तिको निमित्त नगदै निकाल्नको निमित्त एउटा नागरिकले पनि के योगदान गर्ने सरकारले पनि आफ्नो आय स्रोतबाट करबाट उठाएको रकमबाट केही रकम त्यसमा योगदान गरिदिएर स्वास्थ्य बिमा गरिदिने यसको प्रयोग चाहिँ विभिन्न ठाउँमा भइरहेछ कुनै सानो स्केलमा भएको छ कुनै ठूलोमा छ स्वास्थ्य मन्त्रालय अन्तर्गतको त्यो कार्यक्रम अझै पनि छ त्यसलाई देशव्यापी गर्ने प्रयास चाहिँ भएको हो तर अझै पनि सफल हुन सकिएको छैन गर्नुपर्ने त्यो हो हो त्यसमा केही दुरूपयोगको सम्भावना पनि हुन्छ किन समाजमा मान्छेको चरित्र आचरण ठिक नभएपछि बिरामी नभए पनि अस्पतालसँग मिलेर नक्कली बिल बनाउने अनि बिमाको रकम चाहिँ दावी गर्ने त्यसले गर्दा बिमाको कोष नै भोलि गएर सकिएर त्यसपछि त्यो पङ्गु हुने त्यो सम्भावना भएको हुनाले अस्पतालहरूले नक्कली बिल जारी नगरून् बिरामी नभएको मान्छेलाई पनि बिरामी भयो भनेर एकटाका तपाईँ हामीले चर्चामा सुन्यौँ भने व्यवस्थापिका संसदका सभासदज्यूहरूले पुरुषले पनि महिलाले गर्नुपर्ने उपचारको रोगको बिल प्रस्तुत गरेर अथवा मरणासन्न हुँदाखेरि मान्छे बाँच्दै नबाँच्ने अवस्थामा प्रयोग गर्ने औषधि प्रयोग गरेर औषधि उपचार खर्च दावी गरेको ठूलो विवाद भयो पछि त्यसलाई चाहिँ सभासदहरू स्वामीले चाहिँ रियलाइज गर्नुभयो र अहिले बन्द छ त त्यस कारणले समाजमा एउटा आचरणमा शुद्धिकरण हुने हो भने स्वास्थ्य बिमाले काम गर्न सक्छ हामीले धेरै नागरिकको उपचार खर्चको निमित्त बिमाबाट प्रबन्ध गर्न सक्छौँ हामीसँग श्रोता सम्पर्क हुनुहुन्छ म उहाँहरूको कुरा लिइहाल्छु ज्योतनारायण शाह हुनुहुन्छ सरलाईबाट हुनुहुन्छ ज्योतनारायणजी नमस्ते सरलाईबाट ज्योतनारायण शाहको टेलिफोनमा समस्या आयो सिन्धुपाल्चोकतिर लाग्छु म अस्मिता थापा हुनुहुन्छ अस्मिताजी नमस्ते हेलो नमस्ते हजुर हजुर भन्नुहोस् त तपाईँको कुरा के छ मेरो प्रश्न के छ भने हाम्रो देशमा होइन विभिन्न ठाउँमा स्वास्थ्य सेवा नपाएर विभिन्न जनताहरू विभिन्न रोगले उपचार नपाएर विभिन्न मानिसहरूको ज्यान गइरहेको छ होइन तर अहिले नेता प्रधानमन्त्रीहरू चाहिँ एउटा खोकी लाग्यो भने पनि अमेरिका जानुहुन्छ उहाँ गएर उपचार गर्नुहुन्छ के जनतालाई पनि त्यस्तो भयो भने उपचार गर्न बाहिरै लाने हो त अस्मिता थापाजी सिन्धुपाल्चोकबाट हामी त्यसमा छलफल गरिरहेछौँ म अझै आउँछु ललितपुर कुसुन्तीबाट अजय श्रेष्ठजी हुनुहुन्छ अजयजी नमस्ते नमस्कार भाइ हजुर भन्नुहोस् नमस्कार सरलाई पनि नमस्कार हजुर म चाहिँ मेरो घर चाहिँ गोर्खा अहिले चाहिँ कुसुती ललितपुरबाट यो अघि सरले चाहिँ यो बाह्र महिना भन्नुभयो त्यो कर्मचारीको स्वास्थ्य सुविधा बापत होइन मलाई अठार महिना जस्तो लाग्छ ए होइन उसको मैले संवैधानिक प्राधिकारीको भनेको उहाँहरूको चाहिँ सर्वोच्चको उसको बाह्र महिना हो निजामतीमा पनि बाह्र महिना हो अधिकृतको होइन अधिकृतको बाह्र त्यसपछि त्योभन्दा तलको अठार अनि एक्काइस सहायक स्तरको चाहिँ कार्यालय सहयोगको एक्काइस ठिकै छ अनि मैले चाहिँ यो के भने जति पनि सरले अघि भन्नुभयो तिन चार वर्गलाई चाहिँ जुन उपचार नियम अनुसार दिन मिल्ने होइन कानुन बमोजिम कानुन बमोजिम अब त्योभन्दा बाहिर आयो भने चाहिँ यो मन्त्री परिषदले तजबिजी निर्णय गरेर दिने भनेपछि त यो तजबिजी कहिलेसम्म रहने कि उहाँले चाहिँ नियमले मिल्नेसम्म चाहिँ त्यो स्वत पाउने नै भइहाल्यो सबैको अधिकार क्षेत्रभित्र कुरो भयो अब जब नमिल्ने भए पछाडि यो तजबिजीले मन्त्री परिषदले निर्णय गरिदियो अब जतिसुकै एक मना सरकार होस् अथवा संयुक्त सरकार होस् त्यो त के देखियो भन्दाखेरि अब पालो एमाले पनि होला काङ्ग्रेस पनि होला माओवादी अथवा सरकारमा सम्मिलित दुसै पार्टीको होस् होइन उहाँ चाहिँ यो मिलेर चाहिँ यो के भन्छ काले काले मिलेर खाउँ भाले भनेको जस्तै उहाँहरू सबैले निर्णय गरिदिनुहुन्छ सबैलाई पालै पालो चाहिँ सुविधा दिनुभएको छ पचास लाखदेखि एक करोडसम्म वैदेशिक उपचारमा खर्च पर्छ भने म त त्यसलाई चाहिँ नेपालमै स्वास्थ्य क्षेत्रमा लगानी गर्न सकियो भने त हामी किन विदेश जानु पर्यो एउटा विदेश भ्रमणको बाहना पनि हो कि जस्तो लाग्यो अजय श्रेष्ठजी कुसुन्ती ललितपुरबाट हुनुहुन्थ्यो रामेश्वर खनालजी जस्तो अब म कहिलेकाहीँ यो विषयलाई अलिकति फरक ढङ्गले सोच्ने हो भने हाम्रा केही नेताहरू क्यान्सर लागेर विदेश जानुभएको छ कसैको दुइटै किडनीले काम गरेको छैन भनेपछि एउटा मान्छेको ज्यान त रिस्कमा छ अब त्यो मान्छेले नेपालमा उपचार पाउने खालको वातावरण अहिले छैन भने पहिला वातावरण बनाऊ अनि उपचार गराउँला भन्ने कुरा पनि कति व्यवहारिक हुन्छ अब यो विषयलाई त्यसरी हेर्न सकिँदैन होइन वातावरण त बनाउनलाई अहिलेको आधुनिक युगमा वैज्ञानिक युगमा प्रविधिको तुरन्तै प्रबन्ध गर्न सकिने युगमा हामीले इच्छा शक्ति राख्ने हो भने छ महिनामा तयार हुन सक्छ टिचिङ अस्पताललाई स्टेट हस्पिटलको रूपमा विकास गर्ने या वीरस्थललाई नै गर्ने अथवा काठमाडौँमा भएको अस्पताल सरकारी अस्पताल नै हो टेको हो यी मध्ये कुनै एउटालाई चाहिँ स्टेट हस्पिटल गरेर उच्च स्तरको सबै किसिमको उपचार यही गर्न सकिने गरी हामीले अठोट लियौँ भने छ महिनादेखि एक वर्ष लाग्यो उपकरण लिएर आउने हो प्राविधिक जनशक्ति हामीसँग छ केही गरी पुगेन भने हामीले एकै दिनमा न्युयोर्कबाट अथवा दिल्लीबाट अथवा कहीँबाट चाहिँ त्यस्ता प्राविधिक जनशक्ति अथवा सिङ्गापुरबाट असाध्य जानेका विज्ञहरूलाई पहिला पनि ल्याउने गरी आउने उडाएर ल्याउन सक्छौँ आजकल त तपाईँको चाहिँ यहीँ उपचार गराउन चाहने हो भने त्यो विशेष प्रकृतिको एम्बुलेन्स टाइपको चाहिँ जहाजै पनि उपलब्ध छ त्यो हामीले यहीँ लिएर आएर यहीँ गर्न सक्छौँ त्यो अठोटो कुरा हो र दीर्घकालमा त्यस्तो गरियो भने जस्तै मलेसिया अहिले राम्रो उपचारको केन्द्र भएको छ सिङ्गापुर राम्रो उपचार केन्द्र भएको छ किनभने त्यहाँको नेताहरूले हामी विदेशमा गएर उपचार गर्दैनौँ हामी यहीँ गर्छौँ भनेर जिद्दी खोजिसकेपछि संयन्त्रले त्यो उपचार दिनको निम्ति बाध्य भयो अहिले उच्च स्तरको नेताले म यहीँ उपचार गर्छु विरस्थालमै गएर गर्छु भन्ने हो भने त्यो चिकित्सकहरूमा एउटा चाहिँ एउटा जिल त पैदा हुन्छ नि यो गर्नै पर्छ यो त नगरी भएन एउटा सम्मानित नेता जस्तो पनि अब मरण के अरे मरणासन्न हुनुहुन्छ उहाँ बिरामी हुनुहुन्छ भने जस्तो आउँछ सबैमा आउँछ एउटा त्यो दोस्रो कुरा के भन्दा चाहिँ यो बाहिर जाने जाने कुरालाई अब जनताले स्वेच्छाले आफ्नो क्षमताले जाने कुरा त कसैले रोक्ने कुरा भएन किनभने सबैको आफ्नो विकल्प चयन गर्ने अधिकार चाहिँ हुन्छ कोहीसँग पैसा छ भने अमेरिका मात्रै होइन कि जुनसुकै देशमा जे प्रबन्ध छ गएर के आपत्ति भएन तर नेतृत्व तहका चाहे बाहिर बसेको होस् चाहे भित्र होस् बाहिर नगइदिए राम्रो हुन्थ्यो त्यो अस्मिताजीले भनेको कुरामा चाहिँ असहमति कुरा होइन र अजयजीले भनेको कुरामा एउटा महत्वपूर्ण कुरा छ यो तजबिज अधिकार चाहिँ कहिलेसम्म रहने यो त झन अस्ति बन्द हुनुपर्ने हो अस्ति बन्द हुनुपर्ने हो हिजो बन्द हुनुपर्ने हो आज त बन्दै हुनुपर्छ लोकतन्त्र भनेकै कानूनी शासन हो यदि दिने हो भने कानूनमै प्रबन्ध गरेर दिउनु जस्तै अहिले मन्त्रीजीहरूको सभासचिवहरूको सबै उपचार खर्च सरकारले बिहोर्ने भनेको छ तर त्यहाँ नेपालभित्रको खर्च बिहोर्ने बाहिर बिहोर्ने बेहोर्ने छ नि त्यही भएर उहाँहरूले बाहिरको पनि स्वाभाविक रूपमा पाउनुहुन्छ तर त्योभन्दा तलको लागि त बाहिर गएर उपचार गर्ने भनेकै छैन मन्त्री परिषदमा गएर उपचार खर्च के निर्णय गर्ने मन्त्री परिषद राष्ट्रको बृहत्तर नीति बनाउनु बसेको ठाउँमा खुद्रे औषधि उपचारको खर्चको निर्णय गर्न बसेको मन्त्री परिषद आफैलाई पनि लाज लाग्नुपर्ने भने मुख्य सचिवहरूलाई लाल लाग्छ होइन अब यो त के भने हाम्रो लोकतन्त्र परिष्कृत हुँदै जानु पर्यो र तजबिजी अधिकार प्रयोग गर्न छोडेपछि बल्ल लोकतन्त्र चाहिँ बलियो हुन्छ कोही त निस्किनु पर्थ्यो उदाहरण जस्तो तपाईँको नेपालमा तपाईँले त त्यत्रो लामो समय अर्थ मन्त्रालयमा बस्नुभयो कुनै नेता निस्केन जसले होइन यो त यहीँ गर्नुपर्छ होइन हामी त म चाहिँ जान्न भन्ने कोही निस्केन होइन निस्किनु भएको छ तर अब उहाँहरूको पनि बसमा त्यो बेलामा भएन होला जस्तै डाक्टर बाबुराम भट्टराई नेपालमै बसेको गाडी भनेको गाडी प्रयोग गर्छु भन्नुभयो होइन अब यहाँ उल्ली बिल्ली गर्ने मान्छे पनि भयो हो यो बेकारको नक्कली कुरा गरौँ भनेर भोलि कसैले चाहिँ म नेपालमै उपचार गराएर गर्छु भने ल त्यस्तो ठुलो नेता मर्नै लाग्दा पनि विदेश गएर भने कुरा गर्ने पनि होला भन्न कि भने जसले यो कुरा विगतमा नउठाएको होइन के नेताहरूले उठाउनुभयो अहिलेकै अर्थमन्त्री डाक्टर महत पनि यस्तो तजविजी अधिकार प्रयोग गरेर क्याबिनेटले पास गर्न हुँदैन कराइरहनुहुन्थ्यो एकजना अर्थमन्त्री हुनुहुन्थ्यो बडा यस्तो कुरामा मितव्ययी गर्नुपर्ने राज्य कोषको पैसा आफ्नो सुविधाको लागि खर्च गर्नु पर्यो भने बडा दुःख मान्ने उहाँ चाहिँ विदेश जान पनि नमान्ने अर्थमन्त्री हुनुहुन्छ डाक्टर बद्री प्रसाद श्रेष्ठ उहाँ मन्त्री परिषदमा गएर चाहिँ यो गर्न हुन्न गर्न हुनु त मन्त्री परिषदले पास गरिदिन्थ्यो पास गरिदिइसकेपछि अब आएर अर्थ मन्त्रालयमा निकासा दिनु पर्थ्यो तर त्यो अब त्यो त्यसको निमित्त चाहिँ एक किसिमले सबै राजनीतिक दलमा एउटा सहमति बनेर अब हामी तजबेजी अधिकार न प्रयोग नगरौं जुनसुकै दलको प्रधानमन्त्री मन्त्री भए पनि हामीले तजबेजी अधिकार प्रयोग गर्न दबाव पनि नदिऊ नगरौं भन्ने भने धेरै असमत त दबावले नै हो क्या दबाव अर्को चाहिँ तपाईँको एउटा उदाहरण बन्दैन अघिल्लो सरकारको पालामा त्यस्तो पार्टीको नेताले त मन्त्रीले त दिएको थियो भने तपाईँहरूले हामीलाई नदिने उनीहरूको पाला कार्यकर्ताले लिएर गए हाम्रो पाला कार्यकर्ता सुखै हो यस्तो किसिमको चाहिँ जुन किसिमको तर्क त्यहाँ प्रस्तुत गरिन्छ जसले गर्दाखेरि त्यस्तो अठोट भएको व्यक्ति पनि झुकेको चाहिँ उदाहरण छ धेरै श्रोताहरूले फेसबुकमा हामीलाई विचार राख्नु भएको छ म केही लिइहाल्छु दिनेश पाण्डेजीले लेख्नुहुन्छ राज्य कोषबाट त जनतालाई हेर्नुपर्ने तर बिना मना उनी भ्रष्ट नेताहरूलाई मात्र सुविधा भोग गर्ने गरिन्छ दुःखको कुरा भन्नुहुन्छ शिवराज खनालजी नेताहरूलाई पनि यति धेरै सुविधा दिनुको कारण के हो यसरी हेर्दा त नेताहरू आपसमा लड्नुको कारण त राष्ट्र बनाउनुको लागि नभएर आफूले पनि सेवा सुविधाको लागि पो हो कि त्यसो भन्न सकिन्न भन्नुहुन्छ छत्र खनालजी लेख्नुहुन्छ हुने खानेहरूभन्दा पनि अशक्त तथा असहायहरूलाई बढी प्राथमिकता दिनु पर्यो अनि विशेष गरी बेरोजगारीलाई बेरोजगारहरूका लागि पनि त स्वास्थ्य सुविधाको व्यवस्था हुनु पर्यो उनीहरूसँग पैसा छैन भनेर भन्नुहुन्छ हरिराम पौडेलजी भन्नुहुन्छ नेताहरू रुगा लाग्दा विदेश गएर उपचार गराउन सरकारले पैसा दिने सामान्य नागरिकले असाध्य रोग लगाएर मृत्युको मुखमा पुग्दा पनि कुनै सहयोग नगर्ने यो राज्य नेताको लागि मात्र हो कि जनताको लागि पनि हो भनेर गोपी अधिकारीजी भन्नुहुन्छ सरकारले उच्च ओहदाका व्यक्तिहरूलाई सामान्य रोगको उपचारमा नेपालमा सम्भव भयो भने विदेशमा उपचार गर्यो तर एउटा विकट जिल्लाको विकट गाउँमा एकजना सामान्य बिरामीलाई ज्वरोको औषधि समेत पाउने अवस्था छैन यति ठूलो भेदभाव किन हुन्छ सामान्य परिवार जो एकचा खानलाई समेत धौधो पर्छ रोगको उपचार सरकारले किन गर्न नसक्ने उनीहरूको अस्पतालहरूलाई गरिबको लागि निशुल्क उपचार गरेर बजेट छुट्याएको छ त्यो पैसा कहाँ जान्छ अहिले हामीले सरकारले जुन पैसा चाहिँ तपाईँको निशुल्क उपचारका लागि भनेर चाहिँ तोक्छ त्यो पैसा सबै खर्च भएका हुन्छन् कि त्यसमा पनि हुने खानेको पहुँचले मात्रै मौका पाउँछ तपाईँको अनुभवले के भन्छ अब यो उहाँहरूले जति कुराहरू गर्नुभयो यो मैले प्रश्नभन्दा पनि टिप्पणीको रूपमा लिएको छु र म त्यसमा पुरै सहमत छु खालि एउटा कुराको मात्रै के भने पदमा रहेका उच्च स्तरका को नेतृत्व त्यसको लागि राज्यले सरकारले सबै किसिमको खर्च बेहोरिदिनुपर्छ पदमा रहन्जेलसम्मको लागि खास गरी सम्मान्य राष्ट्रपति प्रधानमन्त्री मन्त्री सभासद किनभने उहाँले जिम्मेवारी निर्वाह गर्ने क्रममा जिम्मेवारीको प्रेसरले पनि दबावले पनि केही रोगहरू लाग्छ खास गरी ब्लड प्रेसर सम्बन्धी रोग चिन्ताले हुने रोग होइन राष्ट्रको निम्ति चिन्ता गर्दा गर्दै पनि कोही बिरामी होला तर त्यो त्यसलाई चाहिँ हामीले स्वीकार्य मान्नु नै पर्छ त्यसमा सीमा नगरौँ खाली कुरो के हो भन्दाखेरि चाहिँ उहाँहरूको उपचारको निमित्त पनि देशभित्रै राम्रो प्रबन्ध हुन सक्यो भने उहाँहरूको उपचार गर्ने बाहनामा देशभित्र उत्कृष्ट अस्पताल बन्यो भने त सबै नागरिकले पहुँच पनि पाउँछन् नै त्यो त्यसमा हामी चाहिँ लाग्नुपर्ने हो यो कुरा मैले विगतमा पटक पटक उठाएको पनि हो अब दोस्रो कुरा चाहिँ के भने सामान्य नागरिकको उपचारको निशुल्क उपचारको लागि स्वास्थ्य केन्द्रमा अस्पतालमा जुन गएको छ एउटा समस्या के भने जसरी अहिले बजेट फ्रिज भयो धेरै पैसा खर्च हुन सकेन सरकारको खर्च गर्ने क्षमता छैन भनेर जुन प्रश्न उठिरहेको छ सबैभन्दा बढी खर्च गर्न नसक्ने मन्त्रालयमा स्वास्थ्य मन्त्रालय पनि आउँछ यो अर्थ मन्त्रालयको गुनासो पनि हो त्यो बेलामा अहिले पनि र दात्रे निकायले स्वास्थ्य मन्त्रालयलाई ठूलो सहयोग गर्छन् उनीहरूको गुनासो पनि हो स्वास्थ्य मन्त्रालयको खर्च गर्ने क्षमता वृद्धि किन हुन सकेन भने त्यहाँ मन्त्री पनि पटक पटक परिवर्तन भएन नि अस्थिरता भएन जसले गर्दा असल कर्मचारीहरू ठाउँमा पुग्नुभन्दा अब त्यो अर्कै नियत भएको पुग्ने कारणले पनि नेतृत्व अलिकति कमजोर भएको कारणले पनि त्यो समस्या रहेको देखिन्छ दोस्रो त सुशासनको समस्या हो केन्द्रीय स्तरबाट कडी कडाउ गरेर नियन्त्रण गर्ने हो खास गरी मन्त्रीले नेतृत्व लिएर नियन्त्रण गर्ने हो भने धेरै हदसम्म के हाम्रो बजेट खर्च नहुनुको कारण जस्तो तपाईँ अहिले उपचारकै कुरा गर्नु गाउँ म उपचारका लागि गरिब गुरुको उपचारको लागि भनेर पठाएको पैसा पनि खर्च गर्न सक्दैन भने त नियन्त्रणको समस्या हो कि त्यही नियन्त्रणको समस्या हो नियन्त्रण धेरै गरे यहाँ हेर्नु न तपाईँको चाहिँ एक सालमा खास गरी यो पश्चिम सुदूरपश्चिम मध्यपश्चिम तराईका जिल्लाहरूमा इन्सेफलाइटिसको ज्यादै प्रकोप बढ्यो जसले गर्दा धेरै मानिसहरूले मृत्युवरण गर्नु पर्यो त्यो बेलामा तुरन्तै यो विषादी सहितको झुल वितरण गर्ने कार्यक्रम थियो त्यो झुल किन्नै नसकेर पैसै फ्रिज भयो दोस्रो वर्षमा चाहिँ पैसा फ्रिज किन गराउने भएर किन्नको लागि विशिष्ट प्रबन्ध बाहिरबाट गर्नुपर्ने अवस्था होइन यस्तो क्रिटिकल कुराहरू जुन पैसा पनि छ जनतालाई चाहिएको पनि हो झुल त मैले उदाहरण दिएँ म आफैले भोगे देखाए हुनाले जसको लागि चाहिँ अर्कै पहल पहलकर्मी गर्नु पर्यो औषधि पनि कतिपय अवस्थामा समयमा किन्न नसकेर औषधिको कुरा के हुन्छ अहिले पुस्तक पनि समयमा किन्न नसकेर पुगेन भन्ने व्यवस्था गर्न संसदमा प्रश्न पनि उठ्यो अब व्यक्तिगत स्वार्थ निहित स्वार्थ गाँसेर गरिने कुनै पनि सार्वजनिक खरिदमा त्यो स्वार्थ पूरा भएन भने किन्दै नकिन्दैन कि बरु नकिन्ने ठिकै छ मेरो स्वार्थ मेरो स्वार्थ चाहिँ पहिला त्यो कारण अब त्यस्तो किसिमको कोही झनक देखियो अथवा त्यसको चरित्र कहीँ देखियो भने तत्कालै त्यस्तो व्यक्तिलाई हटाएर हालाकि हाम्रो कानूनले निजामती कर्मचारीलाई जुनसुकै कर्मचारीलाई पनि हटाउनलाई ज्यादै गाह्रो छ एउटा पहाड़ पहाड़ फोरेरसम्म पार्नलाई बरु सकिएला कर्मचारी हटाउनु कर्मचारीलाई अवकाश दिनु भनेको त महाप्रलाई थरी थरीको सहमति तपाईँको लोकसभाको सहमति अरू सहमति अब त्यो प्रोटेक्सन सुरक्षा एकदम बढी छ कसैले ज्यादै गलत गर्यो पैसै उडाएर खाएर हिँड्यो भने पनि कतिपय अवस्थामा त त्यो बेरोजु भइहाले हो त्यसलाई भ्रष्टाचार भन्न मिल्दैन भएर बाली भएर आएको पनि छ धेरै मान्छेहरू बाली भएर आउनुभएको छ यो पुरस्कार बरु बढी हुने प्रत्येक वर्ष तपाईँले तिन सयले पुरस्कार पायो भने सुन्नुहुन्छ चार सयले पुरस्कार पायो भने सुन्नुहुन्छ तर दसजनाले पनि दण्डित भएको चाहिँ खबर हामी सुन्दैनौँ हाम्रो दण्डभन्दा पुरस्कारै बढी छ त्यसले गर्दाखेरि पनि अलिकति गलत प्रवृत्ति हाबी भएको हो कि जस्तो लाग्छ हामीसँग धेरै श्रोताहरू पर्खेर बस्नुभएको छ समयले एकदम दिएको छैन तर म केही श्रोताहरू लिइहाल्छु केशवराज भट्ट हुनुहुन्छ डडेलधुराबाट हुनुहुन्छ केशवराजी नमस्ते नमस्ते अनि अतिथिलाई पनि मेरो नमस्कार नमस्कार अनि मेरो भनाइ के छ भने सर्वसाधारणहरूले चाहिँ सामान्य उपचार गर्नुको लागि राजधानीमा पनि जान नपाउने तर नेताहरूले चाहिँ उपचारका क्रममा विदेशतिर जानुपर्ने होइन उनीहरूको मानसिक के भनेको के भएको हुन्छ भने चाहिँ भनेको राजधानी भनेको एउटा पहाडी जिल्लाको दुर्गम भन्दा पनि दुर्गम क्षेत्र हो जस्तो लाग्छ उनीहरूलाई नेपालमा उपचार सम्भव छैन यसको भन्ने हुन्छ तर सर्वसाधारणहरू धेरैले कतिपयले क्यान्सरको उपचार त नेपालमै गरेका छन् उनीहरू ठिक भएका छन् तर जुन सुशील कोइराला प्रधानमन्त्री अमेरिका जानुभएको त मुटुको क्यान्सरको उपचार उनको उपचार वीर अस्पतालमा सम्भव छैन त उनको क्यान्सर हस् धन्यवाद हस् धन्यवाद उहाँ डडेलधुराबाट हुनुहुन्थ्यो डडेलधुराबाट म सरलाईतिर आउँछु ढुणीराज पोखरेल हुनुहुन्छ ढुणीराजी नमस्ते नमस्ते दाइ एकदम छोटोमा है जुनिराजी नमस्कार मेरो पनि प्रश्न त के छ भन्दा जस्तो सर्वसाधारण गरिब निमुखा राजनीतिक पहुँचमा जोड छैन त्यस्ता पीड बिरामीको चाहिँ संवेदनशील अङ्गको अपरेसन गर्नुपर्ने फेर्नुपर्ने अवस्था आउँदा क्यान्सर हुँदाखेरि चाहिँ स्वदेशमै चेकदाज हुन्छ भनेदेखि ठुला बडालाई विदेशमा गएर राज्यको ढिग्री गिताउनु पर्ने चाहिँ बाध्यता किन आउँछ यो मेरो विचारमा यो एउटा भ्रष्टाचारभित्रको एउटा कलङ्क हो र यो पारदर्शिता हुनुपर्छ जस्तो कृषि कोइरा लाग्यो फोक्सोको बारेमा त्यो नेपालमा चाहिँ चेक गरेर चाहिँ रिपोर्ट गर्दाखेरि चाहिँ क्यान्सर भएको छ भनेर पत्ता लाने डक्टर थिएन होला नि त सम्बन्धित हस् धन्यवाद ढुण्डीराजी ढुण्डीराज पोखरेल सरलाईबाट सरलाईबाट म कैलालीतिर लाग्छु पदम राज ओझाजी हुनुहुन्छ पदमजी नमस्ते हजुर नमस्कार हजुर छोटो भाइ पदमजी आदरणीय अतिथिज्यूलाई नमस्कार नमस्कार पदमजी महोदय मेरो बिन्ती के थियो भने सारा जति पनि श्रोताहरूले कम्प्लेन मात्रै गरे कि ठुला बडाको उपचार हुने हामीहरूले सिटामोल नपाउने यी नेपाली हामी जस्ता जनताहरूले किन बुझेनौँ कि हाम्रा आदरणीय व्यक्तित्वहरूको यदि उपचार हुने होइन भने ती अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयान प्लाजा रत्नगराट बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेक अहिले बिहानको नौ बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक